नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाटसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल खबर विस्तारमा दोलखाको जिरी स्थित लिङ्कन बजारको बस पार्क क्षेत्रमा रहेको टहरा बस्तीमा गैराती पहिरो जाँदा पुरिएर चारजनाको मृत्यु भएको छ हराइरहेका सत्र वर्षीय फुलुम तामाङको पनि शव भेटिएपछि मर्नेको संख्या चार पुगेको हो यसअघि पाँच वर्षीय सुजल जिरेल बाह्र वर्षीय सुषमा जिरेल र सैतिस वर्षीय पेमा दोमा तामाङको शव भेटिएको थियो प्रहरी नायब परीक्षक संयोजक सुरेश प्रसाद काफ्लेले पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको र आठजना घाइते भएको जानकारी दिनुभएको छ बजारवासी बाबुराजा श्रेष्ठका अनुसार गैराती साढे बाह्र बजे आएको पहिरोले पाँचवटा टहरा पुरिएको छ नेपाली सेना प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए नेपाली कंग्रेस र एकीकृत नेकपा माओवादी बीच संविधान लेखनका विषयमा छलफल भइरहेको छ कंग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा संविधान लेखन संविधान निर्माण प्रक्रिया समसामयिक राजनैतिक घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको कंग्रेस नेताहरूले बताएका छन् छलफलमा नेपाली कंग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल तथा वन मन्त्री महेश आचार्य सहभागी छन् भने एकीकृत नेकपा माओवादीका तर्फबाट नारायण काजी श्रेष्ठ र कृष्ण बहादुर बोहरा सहभागी छन् यसैबीच नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेल र ए माओवादी अध्यक्ष पुष्प कमल दाहाल बीच भेटवार्ता भएको छ प्रचण्ड निवास लाजिमपाटमा भएको भेटमा संविधान लेखनका विषयमा छलफल भएको थियो संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति अन्तर्गतको उपसमितिले आज संविधान सभा बाहिर रहेका तराईका सशस्त्र समूहसँग वार्ता गर्ने भएको छ कंग्रेस नेता आनन्द प्रसाद ढुङ्गानाको नेतृत्वको टोलीले अहिले केही बेरपछि जनकपुरमा उनीहरूसँग वार्ता गर्न लागेको हो तराई मधेस क्षेत्रमा सशस्त्र गतिविधिमा संलग्न बाइसवटा भूमिगत समूहसँग वार्ता हुने भएको हो उपसमितिले स्वतन्त्र मधेस वा छुट्टै मधेस माग गर्दै सक्रिय जयकृष्ण गोइत नेतृत्वको वकिल तराई मुक्ति मोर्चा नागेन्द्र पासवान नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा फरफुल्ल यादव नेतृत्वको मधेस टाइगर्स तराई लगायतकासँग वार्ता गर्ने भएको छ आज विश्व विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ विश्वमा छरिएर रहेका आदिवासीहरूलाई एकीकृत बनाउन र उनीहरूको आवाजलाई बलियो बनाउने उद्देश्यले हरेक वर्षको अगस्त नौ तारीकका दिन यो दिवस मनाउने गरिएको छ दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्र संघका महासचिव वान मुनले सबैको साझा भविष्यका लागि आदिवासी जनजातिको अधिकार प्रवर्धन र रक्षामा एकजुट हुन आह्वान गर्नु भएको छ जीवनयापन भौतिक कल्याण गरिमा र अधिकारको न्यूनतम मापदण्ड समेत पूरा नभएको र प्रगतिमा बाधा उत्पन्न हुँदा आदिवासी समुदायमा नकारात्मक प्रभाव पर्ने र यसले सम्पूर्ण समाजलाई नै असर गर्ने उहाँको ठहर रहेको छ अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति महासंघले समानता कायम राख्दै आदिवासी जनजातिको अधिकार कार्यान्वयन गर भन्ने मूल नाराका साथ साउन पन्ध्र गतिदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ दुई हजार अडसठी सालको जनगणना अनुसार नेपालमा आदिवासी जनजातिको संख्या तिरानब्बे लाख अडचालिस हजार नौ सय चार अर्थात कुल जनसंख्याको पैंतिस दशमलव दुई प्रतिशत छ अमेरिकाले उत्तर इराकमा इस्लामिक स्टेट आईएसका चरमपन्थी विरूद्धको कार्यवाहीलाई सशक्त बनाएको छ अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाले चरमपन्थी विरूद्ध थुप्रै हवाई हमला गरेको जनाएको छ अमेरिकी मानवरहित विमानले चरमपन्थी विरूद्ध मोटार आक्रमण गरेको र उक्त घटनामा थुप्रै चरमपन्थी मारिएको पेन्टागनले जनाएको छ अमेरिकी मानवरहित विमानले इराकको एरबिल शहरलाई केन्द्रबिन्दु बनाई संघर्ष गरिरहेका चरमपन्थी विरूद्ध आक्रमण गरिरहेको अधिकारीहरूले जनाएका छन् राइभरी कोष्टका स्टाइगर डिडियर ड्रग्वाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ड्रग्वाले अब इङ्ग्लिस क्लब चेल्सीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने भन्दै आइभरी कोष्टको राष्ट्रिय टीमबाट सन्यासको घोषणा गरेका हुन् उनले आइभरी कोष्टका तर्फबाट खेलेका खेल गोल र जित सबै समर्थकका लागि समर्पण गरेको बताएका छन् उनले राष्ट्रिय टीमका लागि एक खेलमा पैंसठी गोल गरेका छनृ अवस्था बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएम पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangadh phone zero five six five seven लागी सुनो हजुरा भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी सँगै फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय सिसीको प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस विज्ञापनमा होइन गुणस्तरमा ध्यान दिउँ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सधैँ सम्झ्यौँ हजुर block ring pole pillar design डिजाइनका थ्री पिस रेलिङ साइज साइजका आकर्षक मूर्ति लगायत विभिन्न किसिमका सिमेन्ट सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोस् पुनश्च एकै दिनमा तयार गरिने सिमेन्ट खाबको घर गोठ र कुखुराको खोरहरू छिटो छरितो र ग्यारेन्टीका साथ तयार पनि गरिन्छ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेल्सी हाइवे सँगै प्रोप्राइटर अर्जुन पुरी मोबाइल अन्ठानब्बे चार पचास छप्पन्न चार सय चौध अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश्च होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामान